मेरो नाम अमित हो आमा बुवाको कार एक्सिडेन्टमा डेथ भएकोले गर्दा मेरो घरमा दाजु भाउजू र म छौँ दाजुको उमेर तिस हो मेरो भाउजूको पच्चिस र मेरो उन्नाइस हो बाबाको डेथ भएकोले गर्दा घरको रेस्पोन्सिबिलिटी सबै दाजुमा परेको छ यही कारणले गर्दा उहाँले एउटा आइएनजिओमा काम गर्न नि स्टार्ट गर्नुभयो दाजु बिहानै काममा जानुहुन्थ्यो म कलेज र भाउजू नि अफिस जानुहुन्थ्यो भाउजूको दुध ठुलो थियो र उहाँ धेरै सेक्सी हुनुहुन्थ्यो राति खाना खाँदा टाइट टी सर्टमा दुधको सेप क्लियरली देखिन्थ्यो म सधैँ भाउजूलाई पेल्न पाए हुन्थ्यो भन्दै लिङ्ग खेलाउँदै सुत्थेँ दाईले युएसए आफ्नो ट्रान्सफर गर्न अप्लाई गर्नुभएको रहेछ अप्लाई गरेको एक महिनामा अफिसले अप्रुभ गरेछ दाईको युएसए जाने फिक्स भएपछि हामी सबैजना खुसी भयौँ भाउजूलाई नि छ महिनामा लग्न मिल्ने रहेछ दुई हप्तापछि दाई युएसए जानुभयो घरमा भाउजू र म मात्र थियौँ भाउजूनी छ महिनापछि दाइसँगै जाने फिक्स भएको रहेछ सधैँ चाहिँ राति खाना खाने बेलामा भाउजूको दुध टाइट र ठुलो देखिएको थियो दाई नभएको बेला म भाउजू पेल्न पाएँ हुन्थ्यो भनेर लिङ्ग खेलाउँदै सुत्थेँ भाउजूले नुहाएर सुकाएको ब्रा र पेन्टी पनि सुँग्दै छोल्थेँ एक दिन स्याटरडे भाउजू नुहाएर बाथरुमबाट टावल बेरेर बाहिर आउनुभयो भाउजूको गिलो शरीर दुध र चाक देख्दा खपिन सक्नु भएको थियो मलाई भाउजू लुगा लाउन रुमभित्र छिर्नुभयो मैले पनि ढोकाबाट केही देखिन्छ कि भनी भाउजूको रुममा चियाउन गएँ भित्र हेरेको भाउजू त दाईलाई भिडियोमा दुध र योनी देखाउँदै चलाउँदै हुनुहुन्थ्यो दाईको पेलाइ नभएर भाउजूको नि चिलाएको रहेछ त्यो हेर्दै म छोल्न थालेँ अनि माल झरेपछि भाउजू पेल्ने प्लान बनाउन थालेँ एक दिन भाउजू अफिस गएको बेला भाउजूको दराज चेक गरेको ट्रिपल एक्स फिल्मको सिडी अनि योनीमा थिराउने सेक्स टोय बेटे त्यो देखेपछि त खपि नसक्नुभयो भाउजू कामबाट आएपछि हामी खाना खाएर मुभी हेर्न बस्यौँ मुभी हेर्दा हेर्दै म निरा यस्तो गरेर भाउजूको कुममा अडिस लागेँ अनि एउटा हातले भाउजूको दुधमा टच गरेँ म निराको भनेर भाउजूले केही रिस्पोन्स गर्नु भएन अनि एकछिनपछि अर्को हात भाउजूको तिग्रामा लगेँ भाउजू फिल्ममा मस्त हुनुहुन्थ्यो मलाई चाहिँ ठुलो दुध र सेतो तिग्रा देखेर लिङ्ग रनक्क भएर आएको थियो अनि मैले बिस्तारै तिग्रामा हात तलमाथि गर्न थालेँ भाउजूले म उठेको थाहा पाउनुभयो अनि मेरो हात समाउनु भयो मलाई एकदम डर लाग्यो अब के हुने हो दाइलाई भनिदिने भयो भनेर तर हात मात्र समाउनु भयो अनि फिल्म हेर्दै हाँस्न थाल्नुभयो मैले भाउजूको हातसहित उहाँको तिग्रामाथि आफ्नो हात राखेँ भाउजूले केही नबोली फिल्म हेर्न थाल्नुभयो अनि मैले भाउजूको हाफ प्यान्टबाट हात छिराएर पेन्टीतिर लगेँ त्यति गरेपछि भाउजूको ओठ सुक्यो अनुहार रातो हुन स्टार्ट गर्यो अनि मैले बिस्तारै पेन्टीभित्र हात छिराएँ भाउजूको पेन्टी पानीले भिजेको थियो मैले उहाँको दुलोमा बिस्तारै चलाउँदै दुध खेलाइदिन थालेँ भाउजूले आह आह आह गर्दै साउन्ड निकाल्न स्टार्ट गर्नुभयो मैले भाउजूको त्यो ठुलो दुधको ब्रा खोलेर चुस्न थालेँ भाउजू नो नो आह आह गर्दै मेरो लिङ्गतिर हात लग्नुभयो अनि बिस्तारै मेरो लिङ्ग खेलाइदिन थाल्नुभयो मैले नि प्यान्टी खोलेर भाउजूको मुखमा लिङ्ग लगिदिएँ केही नबोली भाउजूले मेरो लिङ्ग चुस्नुभयो अनि फक्मी भन्दै किस गर्न स्टार्ट गर्नुभयो मैले नि भाउजूलाई उत्तानो पारेर लिङ्ग छिराउन थालेँ भाउजू आ आ ओ फास्ट ओ फास्ट आ जस्तो साउन्ड निकाल्न थाल्नुभयो चार मिनट जति पेलेपछि मेरो माल झर्न लाग्यो अनि मैले योनीबाट लिङ्ग निकालेर भाउजूको मुखमा हालिदिएँ भाउजूले आइसक्रिम चुसे जसरी मेरो माल झरेको लिङ्ग चुस्नुभयो अनि हामी एउटै बेडमा सुत्यौँ भोलिपल्ट नि भाउजू र मैले पेलाइ गऱ्यौँ अनि अब घर बस्दा भाउजू ब्रा र पेन्टीमा मात्र बस्नुहुन्थ्यो भाउजू युएसए नदाउन्जेल छ महिनासम्म रातभरि हामी पेल्दै बस्थ्यौँ अहिले भाउजू युएसए जानुभयो एक वर्षपछि आउने रे बिदामा भाउजू आउने बेलासम्म पेलेको सम्झिँदै फेरि छोल्दै दिन काट्दैछु